नेपालमा करिब बाइस प्रजातिको लाटोकोसहरू अभिलेख गरिएको छ त्यसमध्ये आठ प्रजातिलाई नेपाल सरकारले दुर्लभ चराको सूचीमा राखेको छ समग्रमा हेर्दाखेरि अन्य चराहरूभन्दा बढी मात्रामा यसको अवैध व्यापार हुने चोरी सिकारी हुने वन डडेलोले अवसर गर्ने यसको वासस्थान विनाश हुने र मान्छेहरूले घरमा पाल्ने समेत गर्ने भएको यसको समग्रमा अवस्था चाहिँ अन्य चरा भन्दा अलिकति दयनीय अवस्था चाहिँ छ नेपालको परिप्रेक्ष्यमा कुरा गर्दाखेरि तपाईँले भन्नुभयो कि यसको लोभ हुँदै गइरहेछ यो एउटा आफैमा सिकारी चरा हो कसले केका लागि मारिरहेका छन् हामीले अहिलेसम्म गरेको अध्ययनले एउटा त के छ भने नेपालमा केही युवाहरू केही मानिसहरूले यसलाई मारेर खाने पनि गर्छ अर्को भनेको भारत र चिनमा चाहिँ निकासी हुन्छ अवैध रूपमा चाहिँ जुन नेपालको सरकारले कानुनी रूपमा बन्देज लगाएको छ भारतमा तान्त्रिक विद्यामा प्रयोग गरिन्छ भने चिनमा चाहिँ यसको औषधि खाँदा यौन रोगहरू सन्चो हुने त्यसपछि अन्य विभिन्न खालका चाहिँ दम रोगहरू सन्चो हुने जस्ता खालका अन्धविश्वासहरू छन् मध्य पूर्वका एसियाका देशहरूमा चाहिँ यसलाई सबको लागि घरमा पाल्ने होटलमा राख्ने हिसाबले पनि राखिन्छ त्यसले गर्दा पनि यसको चाहिँ नेपालबाट चाहिँ वार्षिक रूपमा हाराहारीमा चाहिँ दुई हजारवटा लाटोकोसेरोहरू चाहिँ अवैध रूपमा चाहिँ निकासी हुने गरेको पनि भेटियो छ र अन्य विविध कारणले सबै कारणले गर्दाखेरि यिनको अवस्था चाहिँ दिन प्रतिदिन घट्दो अवस्थामा चाहिँ छ अहिलेसम्म यसको लोप हुँदै जाने हो भने इको सिस्टममा के कस्तो असर पर्छ यो चराको चाहिँ एउटा सबैभन्दा ठुलो महत्त्वपूर्ण भूमिका भनेको के छ भने यसले मुसा भ्याकुतो सर्प मलसाप्रो किरा फट्याङ्ग्रा माछा सबै खाने गर्दछ त्यसमध्ये सबैभन्दा बढी मन खाने भनेको मुसा एउटा बाध्यकोश्रीको भालेर पोथीले अथवा एउटा परिवारले करिब चार महिनाको अवधिमा फुल पारेर बच्चा हुर्काउने बेलासम्म करिब तिन हजारवटा मुसा खान्छ भनेपछि कल्पना गर्न सक्छ एउटा कसरीको परिवारले चार महिनामा तिन हजार मुसा खान्छ भने त्यस्ता दसवटा परिवार मात्रै हाम्रो गाउँको छेउछाउमा भयो भने तिस हजार मुसाको संख्या नियन्त्रण हुन्छ त्यस हिसाबले यसलाई किसानको साथी भनिन्छ हामीले थाहा पाउँदैनौँ तर यसले अप्रत्यक्ष रूपमा हाम्रो चाहिँ खेतबारीमा भएको हाम्रो अन्नहरूलाई जोगाउनको लागि ठुलो भूमिका निर्वाह गरेको हुन्छ र सम्भवतः यदि लाटोकोश्री नहुने भने हामीले हाम्रो खेतबारीबाट कुनै पनि अन्न वितरण सक्ने सम्भावना रहँदैन यसको अध्ययन अहिलेसम्म के कति भएको छ नेपालमा अहिलेसम्म यसको अध्ययन भनेको मनाङ र मुस्ताङ जिल्लामा आजभन्दा करिब करिब नौ वर्ष अगाडि एउटा सानो अध्ययन भएको छ त्यसले चाहिँ कति प्रजातिका छन् भनेर मात्रै देखाएको छ त्यस्तै कि बाहेक अहिलेसम्म नेपालमा यति प्रजाति पाइन्छन् भनेर थाहा छ तर त्यो प्रजातिको अवस्था कस्तो छ जसरी हामीले बाघेतिर घट्यो गैँडातिर बढ्यो भनेर जुन भन्न सक्ने तथ्याङ्कहरू छ त्यस्तो कुनै पनि आधार तथ्याङ्कहरू हामीसँग छैन त्यसले गर्दा हामीले चाहिँ वैज्ञानिक रूपमा चाहिँ घट्यो अथवा बढ्यो भन्न सक्ने स्थिति छैन कोसेरोको संरक्षणको लागि सरकारी तवरबाट कमजोरी के देखिन्छ सरकार कस्तो छ भने अहिले नेपालमा जुन जुन चाहिँ पैसा आउने प्रजातिहरू छन् ती प्रजातिको पछाडि चाहिँ असाध्य लाग्ने र पैसा नआउने प्रजातिको पछाडि पटकै नलाग्ने खालको एउटा चाहिँ सरकारको चाहिँ त्यो देखिएको पछिल्लो समयमा त्यस्तो खालको सोचाइलाई परिवर्तन गर्नुपर्छ सरकार लाग्नु पर्छ किनभने यो हामीले व्यक्तिगत रूपमा वा कुनै संस्थाले गरेर सम्भवै हुँदैन अनि कोसेरोको सवालमा नेपालीहरूको धारणा गलत पनि छ भन्छन् यो दौरानमा त्यस्ता धारणाहरू केही पाउनुभयो माथि आएर लाटोचुरो पुऱ्यायो भने त्यो गाउँमा त्यो घरमा बिरामी हुने भन्ने खालको छ उड्दाखेरि राति हामी हिँड्दाखेरि हाम्रो माथिबाट छ उड्यो भने मान्छे बिरामी हुन्छ भन्ने खालको छ काममा आएर बस्यो भने लाटोकोसोले मान्छे मार्छ भन्ने खालको छ अब लाटोकोसोको दिशाहरू घरमा हुँदाखेरि त्यसले गनाएर चाहिँ हैरान पार्ने त्यही हिसाबले मान्छेहरूको नकारात्मक सोच पनि छ तर कतिपय ठाउँमा जस्तो मुस्ताङ जिल्लामा लाटोकोसोको एउटा प्वाख मात्रै घरमा झुन्डाएर राख्दा घरको सम्पूर्ण सुरक्षा हुन्छ भन्ने खालको विश्वास पनि छ यसकारण नेपालमा चाहिँ मिश्रित रूपमा चाहिँ यसको सोचाइ छ तर धेरै मात्रामा अन्धविश्वास छ जस्तो चाहिँ यसको हड्डीको माल लगाएर हिँड्दाखेरि भूतप्रेतले तसाउँदैन भन्छ मान्छेहरूले यसको चाहिँ यसलाई चाहिँ जिउँदै झुन्ड्याएर चाहिँ निकै मरेपछि झुन्ड्याएर चाहिँ घरमा राख्यो भने त्यो घरमा चाहिँ देउताहरूको मात्रै बास हुन्छ भन्ने खालको चाहिँ हिमाली भेगमा त्यस्तो खालको चलन छ